भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत किमिरेको स्वागत छ आजको एकल कविता वाचनमा मसँग कवि राजेन्द्र पराजुली हुनुहुन्छ उहाँलाई कवि मात्रै भनेर उहाँको परिचय पुग्दैन कथाकार कवि पत्रकार राजेन्द्र पराजुली हुनुहुन्छ साहित्यमा धेरै अगाडिदेखि कलम चलाउनुहुन्छ पत्रकारिता नै पनि दुई हजार अडचालिस उन्चास सालदेखि निरन्तर अहिलेसम्म गरिरहनु भएको छ उहाँले काम गरेका संस्थाहरू राजधानी दैनिक एचबीसी चौरानब्बे एफएम हिमाल पत्रिका नेपाल समाचार पत्र क्यापिटल एफएम अभियान दैनिक नागरिक क्यापिटल म्यागजिन लगायतका विभिन्न संस्थाहरूमा काम गरिसक्नुभयो र अहिले बाह्रखरीसँग आबद्ध पनि हुनुहुन्छ काठमाडौँ कोटेश्वरमा जन्मिनुभएका राजेन्द्र पराजुली साहित्य लेखन र पत्रकारिताको क्षेत्रमा सुपरिचित नाम हो उहाँका प्रकाशित पुस्तकहरूमा विकल्प यात्रा कथा संग्रह दुई हजार पचास भ्रष्ट संवेदना कविता संग्रह दुई हजार छप्पन्न जाडोमा भोग कथा संग्रह दुई हजार बैसठी अनायिका उपन्यास दुई हजार त्रिसठी सपनामा मार्क्स कथा संग्रह दुई हजार अडसठी र शुक्रराज शास्त्रीको चस्मा कथा संग्रह दुई हजार त्रिहत्तर अहिले पछिल्लो समय दुई हजार पचहत्तर सालमा उहाँको कथा संग्रह अघोरी प्रकाशित भएको छ सत्रवटा कथा यसमा संग्रहित छन् र यसलाई किताब पब्लिसर्सले बजारमा ल्याएको छ र आज उहाँको कथा संग्रह निस्केको लगभग छ सात महिना भइसक्दाखेरि मैले भेटघाट गर्न पाएको थिइनँ धेरै अगाडि चिन्जान थियो राजेन्द्र पराजुलीज्यूसँग मैले उहाँलाई अनौपचारिक रूपमा जहिले पनि दाई भन्छु आजको कार्यक्रममा दाईबाटै सम्बोधन सुरुवात गर्छु र स्वागत गर्छु राजेन्द्र दाई तपाईँलाई धन्यवाद नमस्कार सबै श्रोतालाई तपाईँले कथा बढी लेख्नुहुन्छ अब कथाको छुट्टै कुराकानी गर्ने कार्यक्रम छैन दाइ कविता पनि लेख्नुहुन्छ त्यस कारणले कवितामा बोलाउन रहर लागेर मैले बोलाएको हुँ आज कविताप्रतिको मेरो पहिलो प्रेम तर प्रगाढ प्रेम कथातिर हुनु गयो अचेल कविता लेख्न छोड्नुभयो कि लेख्दै हुनुहुन्छ कविता लेखेका छु छपन्न सालमा मेरो पहिलो कविता सङ्ग्रह आएपछि यो बिस वर्षको अवधिमा बाह्र पन्ध्रवटा कविता लेखेको छु मैले अघौरी कथा सङ्ग्रह कस्तो आउँदैछ प्रतिक्रिया बजारबाट कथाको जुन बजार छ नेपाली साहित्यको त्यसमा मैले जे जस्तो प्रतिक्रिया पाइरहेको छु अघोरीका नाममा म उत्साही छु प्रतिक्रियाबाट म उत्साही छु हजुर हजुर सत्रवटा कथा छ अगरीलाई अलिकति दाइले नै बताइदिनुहोस् न यो किताब नपढ्ने पढि नसक्नुभएकाहरू पहुँच नहुनुभएकाहरूलाई थाहा होस् अगोरीभित्र के के छ भनेर मेरो जानरा भने पनि मैले मन पराउने जानरा भने पनि मेरो सिग्नेचर भने पनि म बढी राजनीतिक कथा नै लेख्न रुचाउँछु राजनीतिक कथाको अर्थ राजनीतिका विद्रुपतामाथिका व्यङ्ग्य त्यो माथिको कडा प्रहार कलात्मक शैलीमा इमेजिनेरी शैलीमा लेख्नु मलाई मजा लाग्छ मेरो कथाको मूल मर्म मूल बाटो पनि त्यही नै हो यसभित्रका सत्रवटा कथा यस्तै बाटोहरूमा हिँडेका यसमा अलि भेराइटी दिने प्रयास गरेका छु केही कथा राजनीतिक छन् अब राजनीति भनेपछि समाज त पर्ने नै भयो थोरै हल्का प्रेमका कथाहरू पनि छन् त्यसपछि अहिले टेक्नोलोजीले थिचेको यो समाजमा अलिकति हल्का आधुनिक प्रकारका हाम्रा व्यवस्था बाध्यताहरूका कथाहरू पनि थोरै थोरै लेख्ने प्रयास गरेको छु यसमा दाइले पहिलोपटक कवितालाई प्रेम गरेँ भनेर भन्नुभएको छ अघि है कुरा गर्दाखेरि कविताको अब सम हामी जाउँ न दाइ त्यो सालतिर त्यो पुरानो काठमाडौँ दाई काठमाडौँको मान्छे र यहाँ कोटेश्वरको एकदमै पहिलेदेखिको बासिन्दा हुनुहुन्छ अनि कविता लेख्नलाई त्यति बेला कसको प्रभाव पर्यो तपाईँलाई कहाँबाट सुरुवात गर्नुभयो कविता यस्तो यस्तो लाग्थ्यो जब म चाहिँ सानो थिएँ अलि अलि चेतनाका कुराहरूमा अलि कमजोरै थिएँ त्यतिखेर मलाई जो देख्यो जस्तो कवि देख्यो भने कवि नै बन्न मन लाग्थ्यो एयरपोर्ट नजिक घर ती चाहिँ पाइलटहरूले एकदम सुकिलो मुकिलो र एकदमै राम्रा लुगा लगाएको देख्यो भने पाइलटै बन्न मन लाग्थ्यो बिरामी सिरामी हुँदा हस्पिटल पुग्दा डाक्टरको त्यो सान सौकत देख्दा डाक्टरै बन्न मन लाग्थ्यो होइन अनि बाल कार्यक्रममा मेरा केही साथीहरू मैले गान्धी आदर्श माध्यमिक विद्यालय गोठाटारबाट एसएलसी दिएको हुँ त्यहाँका केही साथीहरूले बाल कार्यक्रममा रेडियो नेपालमा कविता पढाइदिएपछि कवि पो बन्न पर्ने रहेछ भन्ने लाग्यो र म न पाइलट बन्न सकेँ न डाक्टर बन्न सकेँ बन्न सकेँ त कविता लेख्ने बन्न सकेँ कवि बन्न सकेँ कि सकिनँ अब यो पाठकहरूको हातमा छ पढ्न सक्नुभयो कि सक्नु भएन अब श्रोताले पनि भन्नुहुन्छ एउटा कविता <laughs> सुनाउनुहोस् त दाइ मसँग दुई खाले कविता भन्दा हुन्छ एउटा मैले प्रेम कविता पनि ल्याएको छु यद्यपि म प्रेमका विषयमा अलिक कम लेख्छु प्रेम अनुभूत गरिने विषय हो यसलाई प्रकट गर्नु पनि पर्छ अब यसले अझै बढी कलात्मकताको माग गर्छ भन्ने लाग्छ मलाई तर आज यो उज्यालो मार्फत उज्यालो एफएम मार्फत उज्यालो रेडियो मार्फत मलाई प्रेम कविताबाट सुरु गर्न मन लाग्छ धेरै सालपछि मैले यो प्रेम कविता लेखेको हुँ यो कविताको शीर्षक हो तिमीसँगै हुन पाएको भए तिमीसँगै हुन पाएको भए तिमीसँगै हुन पाएको भए तिमीसँगै हुन पाएको भए मलाई हेर्नुपर्ने थिएन ऐना तिम्रा निला आँखामा मजाले देखिन्थ्यो मेरो अनुहार मेरो चुलबुल र गम्भीरता अनि मेरा बदमाशी र सक्रियता पनि तिमीसँगै हुन पाएको भए मैले सुन्नुपर्ने थिएन कुनै संगीत तिमी जब हिँड्थ्यौ एउटा सुमधुर ध्वनि निस्कन्थ्यौ तिमी जब बोल्थ्यौ उत्पन्न हुन्थ्यो एउटा उत्कृष्ट गीत तिमीसँगै हुन पाएको भए मैले तान्नु पर्ने थिएन चुरोट पिउनु पर्ने थिएन हरेक साँझ रक्सी तिमी मेरा अघिल्तिर बसिदिँदा मलाई उसै उसै मात लाग्थ्यो दिक्क लाग्दा जानुपर्ने थिएन कुनै मधुशाला तिमीसँगै हुन पाएको भए गर्नुपर्ने थिएन एक्लै लामो यात्रा खोज्नु पर्ने थिएन कुनै नयाँ साथी कुरा गर्नकै लागि जिन्दगीको बाटो यति निरस हुने थिएन र यस्तो लामो लाग्ने पनि थिएन तिमीसँगै हुन पाएको भए देख्नुपर्ने थिएन रंगहीन जीवन तिमी स्वयं थियौ एउटा इन्द्रेणी तिम्रा केही रङ्ग उचिटिएर मसम्म आइपुग्थे र मलाई आफूमा समाहित गर्थे त्यसपछि म खुसीले नाच्ने थिएँ तिमीसँगै हुन पाएको भए बज्ने थिएन जिन्दगीको यस्तो बेसुर गीत हुने थिएन जीवनको गति यति विधि धीमा र मृत मेरो एउटा खुट्टा नै पर्याप्त थियो तिमी जो थियौ मलाई उभ्याउने तिमीसँगै हुन पाएको भए जिउनु पर्ने थिएन यसरी यो अभिशप्त जीवन एक्लै बोकेर गरुङ्गो ढुङ्गा उक्लनु पर्ने थिएन उकाली र फेरि ढुङ्गा गुडेर तल झर्ने पनि थिएन तिमीसँगै हुन पाएको भए धन्यवाद कति मिठो यो मिठो स्वर कवि राजेन्द्र पराजुलीको कवि कथाकार र पत्रकार हुनुहुन्छ उहाँ कोटेश्वरमा जन्मनु भएको अघि हामीले कुराकानी पनि गऱ्यौँ राजेन्द्र पराजुलीलाई म प्रेमपूर्वक राजेन्द्र दाई भन्ने गर्छु उहाँले विभिन्न रेडियो पत्रिकाहरूमा काम गरिसक्नु भएको छ त्यसैले पनि रेडियोमा आवाज मिठास उहाँको बढी सुनिन्छ भन्ने कुरा मैले बताउन चाहेँ एचबिसी नाइन्टी फोर एफएममा अनुभूति र गजलगाथा भन्ने कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो मलाई सम्झना छ समाचारहरू पढ्नुहुन्थ्यो त्यसै गरी पछि क्यापिटल एफएम पनि समाचार बाचा कार्यक्रम प्रस्तुता दुवैको रूपमा काम गर्नुभयो र पत्रकारिता पनि सँगसँगै छ र साहित्य पनि सँगसँगै छ दाइले कविता लेख्दाको बेलाको कुरामा हामी जाउँ यो कविताको चाहिँ हामी हामी सञ्चारकर्मीको आँखाबाट हेर्दाखेरि पाँच पाँच वर्षको एउटा युगलाई मान्ने हो भने अहिले भइरहेको एउटा पुस्ता छ पाँच वर्ष अगाडिको एउटा पुस्ता थियो त्योभन्दा पाँच वर्ष अगाडिको एउटा पुस्ता थियो दाइ पन्ध्र वर्ष अगाडिको कवि पुस्ता अन्तर्गत पर्नुहुन्छ कि जस्तो अहिले मैले दाइले कविता पढिरहँदाखेरि सोचेँ दाईभन्दा पनि अगाडि अग्रज पुस्ता अर्को थियो फेरि त्यो अघिल्लो पाँच वर्षको को को थियो दाई त्यति बेला तपाईँहरूले प्रभाव आफूलाई लिँदाखेरि भन्नुभयो नि अघि पाइलट देखेँ पाइलटै बन्न मन लाग्ने सुकिलो देख्यो डाक्टर देख्यो डाक्टर बन्न मन लाग्ने कविले कविता वाचन गरेको सुन्दाखेरि कविता त्यो कसका कविता सुन्दाखेरि दाइलाई त्यस्तो लाग्थ्यो म नेपाली कवितामा पछिल्लो समय मभन्दा केही अग्रज केही पाँच सात वर्ष अग्रजहरूका कविता म कवि श्यामलका कविता खुब पढ्थेँ विमल निवाका कविता खुब पढ्थेँ हरि अधिकारीका कविता पनि त्यसै गरी नै पढ्थेँ अब त्योभन्दा नै अग्रज क्लासिक भइसकेका कविहरूका कविता गोपाल प्रसाद रिमालका भूमिका कविताहरू त हामी कण्ठै पार्थ्यौँ त्यो बेलामा सोमनाथ सिग्दालका छन्द कविता पनि हामी कण्ठै पार्थ्यौँ प्रभाव यसरी चाहिँ त्यस्तो प्रभाव सर्दै आयो खुड्किलो जस्तो गरेर सर्दै सर्दै सर्दै उक्लिँदै उक्लिँदै जाने प्रभाव रहेछ पछिल्लो समय चाहिँ मेरा ठ्याक्कै मभन्दा पाँच सात वर्ष अग्रज मैले नाम लिएँ कवि हरि अधिकारीका कविता श्यामलका कविता विमल निभाका कविताहरू मलाई अलि बढी छोइन्थे किनकि उहाँहरूका कविता जुन जान्रमा लेखिन्छन् मलाई त्यो जान्र मनपर्ने जस्तो भनौँ सोसियल रियालिजम मान्छेका कविता माटोका कविता होइन हामी जहाँ उभिएका छौँ आफू उभिएको ठाउँको कविता त्यो भनेको राजनीतिक कविता पनि भए सामाजिक कविता पनि भए मान्छेका कविता मान्छेका दुःखका कविता मान्छेका उत्पीडनका कविता विभेदका कविता यी कविताहरूले मलाई बढी छुन्थे र म उनीहरूका कविताहरू दोहोराई तेह्रै पढ्थेँ कति मजासँग बुझाइदिनु भयो यो साहित्यिक पुस्तान्तरणको यो जुन छ नि पुस्तामा हस्तान्तरण गर्दै ज्ञान सर्दै ल्याउने क्रममा कविता लेख्ने क्रम अहिले पछिल्लो छिमलका कविताहरू पनि पढ्नुहुन्छ होला म पछिल्लो छिमलका कविता पढ्छु पछिल्लो छिमलमा पनि राम्रा कविहरू आउनुभएको छ यद्यपि पछिल्लो छिमलमा सबैभन्दा बढी मैले देखेको र मैले बुझेको चाहिँ कवितामा भने पनि अलिकति गीतमै पनि जान सकिन्छ हामी त्यसमा भन्दाखेरि पनि अलिकति बढी आक्रोश छ असन्तुष्टि छ क्रन्दन छ क्रन्दन बढी छ त्यो असन्तुष्टि त्यो आक्रोशले कलालाई अलिकति कता कता खाइदिएको पो हो कि कला पक्ष अलिकति कमजोर हुन गएको पो हो कि आक्रोशित त हामी पनि थियौँ हामी पञ्चायतकालदेखि कविता लेखेका मान्छे आक्रोश त हामीभित्र पनि थियौँ तर त्यो बेलामा व्यवस्थाका कारण हामी अलिक कलात्मकताले लेपन गर्ने प्रयास गर्थ्यौँ अब अहिले त्यति डर छैन कसैले पक्रेला भन्नु पनि छैन हामी स्वतन्त्र छौँ त्यसकारणले पनि अलि स्वनियमनमा कविताको धर्म के हो त्यो धर्ममा अलिकति बस्न सक्दा अहिलेको पुस्ताको कविता झनै राम्रो छ कविता चाहिँदैन हामीलाई अब किन कविताले चर्को आक्रोश आक्रोश छ हामीमा विभेद छ अन्याय छ अहिले पनि अन्यायका स्वरूपहरू मात्रै बदलिएका त हुन्ने होइन असन्तुष्टिहरू त बढ्दो नै छ त त्यसलाई चाहिँ अलिकति कविताले अलिकति कलाको माग अलि बढी गर्छ साहित्यले नै भनौँ न कथाले नै कलाको माग बढी गर्छ म पत्रकारितामा भएको हुनाले मलाई कतिपय समीक्षकहरू र मेरा शुभचिन्तकहरूले तल पत्रकारिताले थिच्ला है त पत्रकारिता छोड र साहित्य लेख्न थाल भन्नुहुन्छ त्यो मेरो शुभेच्छा राखेको हो कता कता आफूलाई पनि त्यो फिल हुन्छ त्यसलाई लेख्दाखेरि अलिकति कलात्मकता कता कता कमजोर होला कि भन्ने कुराबाट म जहिले पनि सचेत हुन्छु र त्योद्वारा निर्देशित पनि हुन्छु म राम्रो भइरहेको छ मलाई रोक्न मन छैन तर यो कुराकानी पनि सँगै कविता पनि सँगै लैजानुपर्ने भएको हुनाले कुराकानीलाई रोकेर म दाइलाई फेरि कवितातिर ल्याउँछु दाई अब कस्तो कविता सुनाउनुहुन्छ अघि भर्खर मैले प्रेम कविता सुना अब यो चाहिँ प्रेम छैन यसमा यसमा मैले अघि भने म जहाँ उभिएको छु म जुन ठाउँमा लडीबुडी खेलिरहेको छु म जुन ठाउँबाट मेरो जीवन चलाइरहेको छु त्यो भनेको पत्रकारिता यो पत्रकारिताभित्रका विकृति मैले नदेखेँ कसले देख्ला यो यसका विकृतिहरूमाथि मैले व्यङ्ग नगरे कसले गर्ला पत्रकारिता नगर्ने मान्छेले व्यङ्ग गर्यो भने त्यो सेकेन्ड ह्यान्ड इन्फर्मेसन हुन्छ त्यो सापटी बुझाइ हुन्छ म पत्रकारितामा झन्डै तिन दशकको अवधिदेखि छु एउटा कविता यो नयाँ कविता हो यसलाई चाहिँ यो भर्जिन कविता हो कहीँ छापे पनि छैन मैले यो कविता लेखेको चाहिँ झन्डै छ महिना जति भयो अब यसमा म अझै पटक एकल कविता वाचनले पायो पायो <laughs> त्यस कारणले अब यसलाई केही सम्पादन पनि गर्नु पर्ला कि भन्ने पनि सोचिरहेको छु यद्यपि अहिलेसम्म यो भर्जिन्छ यसको शीर्षक हो म सम्पादक म सम्पादक म सम्पादक म एक सम्पादक दैनिक अखबारको मालिकको नुन खाएको छु नुनकै सोझो गर्छु मालिकले जहाँ बोलाउँछन् त्यहीँ जान्छु राति बिहान मध्याह भान्सामा कोठामा रेस्टुराँमा शयन कक्षमा बाथरूममा बाटोमा मालिकले जसरी बस भन्छन् त्यसरी नै बस्छु उठ भने उठ्छु बस भने बस्छु नाच भने नाच्छु हाँस भने हाँस्छु मालिकबाट तालिम पाएको छु यस्तै म एक सम्पादक दैनिक अखबारको भक्ति गर्छु मालिकले मन पराएको मान्छेको प्रशंसा गर्छु मालिक लागेको दल र नेताको व्यापारी हाकिमको तस्कर र भ्रष्टाचारीको उचित्तो काट्छु त्यसको जसलाई मेरा मालिक मन पराउँदैनन् मालिकको जोसँग कुरा मिल्दैन लेनदेन मिल्दैन मालिकको आँखाको कसिङ्गरलाई म बढारिदिन्छु तीखा शब्दले मालिक समाचारको हेडिङ लामो भयो भन्छन् म छुट्याइदिन्छु सम्पादकीय उल्टो भयो भन्छन् म सुल्टाइदिन्छु म एक सम्पादक दैनिक अखबारको धेरै समय अघिदेखि नै मीडियालाई बादशाहको जुत्ता भनिएकै हो त्यही जुत्तालाई सबैबाट सलाम पनि गरिएकै हो मेरा मालिक मेरा बादशाह हुन् म उनलाई दिनौ सलाम गर्छु मालिककै कारण म ठूलो मान्छे हुन पाएको छु राष्ट्रपति प्रधानमन्त्री दलका नेता व्यापारी सबैलाई चाहेका बेला भेट्न सक्ने भएको छु देश विदेश सयर गर्न पाएको छु महिनामा तलब खाएको छु छोरा छोरीलाई महँगा स्कूल पढाउन सकेको छु हरेक दिन जसो रेस्टुराँमा खान पाएको छु स्वाभिमान नाथेको के कुरा खल्ती भरिएकै छ मान्छेहरूमाझ चिनिएकै छु म एक सम्पादक दैनिक अखबारको कुदखोर व्यापारीका कारण बजारमा नुन तेलको संकट छ कर्णालीमा सिटामोलको चरम अभाव छ भ्रष्टाचारले जनता आक्रान्त छन् बोक्सीको आरोपमा महिला जिउँदै जलाइएका छन् बालिकाहरू बलात्कृत भइरहेका छन् दलितलाई सार्वजनिक इनार छुन वर्जित गरिएको छ यसो भित्री पृष्ठमा यी सबै समाचार छापिदिएकै छु चौथो अङ्गको धर्म निर्वाह गरेकै छु म एक सम्पादक दैनिक अखबारको धन्यवाद हाम्रा शरीरका रौँहरू नै ठाडा पारिदिनु भयो <laughs> हाम्रो प्रवीणजी उता प्रविधि कक्षमा हुनुहुन्छ एकदम मजाले ध्यान दिएर हेर्दै हुनुहुन्थ्यो यो कति सम्पादक छन् नेपालमा अहिले सबैका यस्तै त भयो होला हालत चसक्क गऱ्यो होला अधिकांश अधिकांशलाई त्यही भयो होला आफै पनि सम्पादकको रूपमा कति ठाउँमा काम गरिसक्नु मैले गरेँ गरेँ यो के हाम्रो यो तितो यथार्थ हो नि त अहिलेको मैले पत्रकारिता कता जाँदैछ भन्ने कुरा यो साहित्यले बोल्यो मैले जहाँ जहाँ सम्पादक भएँ जहाँ जहाँ म संलग्न भएँ मेरो कविताले जे बोल्यो त्यो चाहिँ मैले गर्न सकिनँ सक्दिनँ पनि त्यसैले त्यो गर्न नसक्नुको एउटा कुण्ठा एउटा पीडा एउटा छटपटी कवितामा पोखेको हुँ मैले सञ्चारकर्म र पत्रकारिता सञ्चारकर्मी र पत्रकार भनेर हामी अलग टर्म प्रयोग गर्छौँ त्यस्तै फेरि यो साहित्य फेरि अलग पाटो भयो साहित्य र सञ्चारकर्मी सँगै हुने धेरै अवस्थाहरू आउँछन् तर साहित्य र पत्रकारिता सँगै सँगै जानलाई चाहिँ त्यति सजिलो छ जस्तो लाग्दैन मलाई तपाईँले कसरी संयोजन गर्नुभयो म कुनै पनि सञ्चार गृहमा प्रवेश गर्दा त्यो त्यो सञ्चार गृहको मूल ढोकाबाट जब प्रवेश गर्छु म आफ्नो साहित्य म आफ्नो कवि कर्म चटक्कै बिर्सिन्छु हजुर म पत्रकार मात्र भएर त्यो त्यो संस्थामा प्रवेश गर्छु तर जब त्यो म त्यो त्यो कर्म क्षेत्रबाट बाहिरिन्छु त्यसको मूल ढोकाबाट बाहिरिन्छु नि म त्यसपछि म साहित्यकार हुन्छु पत्रकारिताले दैनिक जीवन चलाउन सजिलो पार्छ साहित्य मन चलाउन मन चलाउन अलि आफूलाई बढी आनन्दित चाहिँ म सन्तुष्टि गराउँछ सन्तुष्टि चाहिँ म साहित्य लेखनबाटै छु धेरै समय मैले साहित्यलाई नै दिएको मान्नुपर्छ बढी समय साहित्यलाई नै दिनु बढी समय काठमाडौँभित्र काठमाडौँकै मानिसहरू साहित्यभन्दा बढी अरू अरू क्षेत्रमा बढी रुचाइरहेको हो कि भन्ने मेरो बुझाइ छ तपाईँ आफूलाई चाहिँ ठक्कै यो यतापट्टि यो बाटो यो ढोका अब अहिले त अझ बढी साहित्यकारहरू भएको बेला पऱ्यो तपाईँले सुरु गर्दाखेरिको समयमा साहित्यमै रुचि राख्नेहरू अथवा साहित्यमा गयो भने त्यति राम्रो नमान्नेहरू बढी थियो तपाईँलाई अप्ठ्याराहरू पर्थे मतलब घर परिवारबाट समाजबाट छिमेकबाट नातेदारहरूबाट के दबाबहरू आउँथ्यो के कविता लेखेर बसिरहेको भन्ने खालको आउँथ्यो अवश्य अवश्य त्यो त्यो खालले हेरिन्थ्यो पहिला तर जब यो मिडियाको अलिकति बढी व्यवस्थित हुँदै आए मिडियाका सङ्ख्या पनि बढी आए मेरा कविताहरू टेलिभिजन रेडियो पत्र पत्रिकामाहरूमा देखिन थाल्यो त्यसपछि चाहिँ त्यस्तो खालको हेपाई हेयको दृष्टिले हेर्ने क्रम चाहिँ निकै कम भएको छ अघि तपाईँले भनेको जस्तै कोटेश्वर एउटा यस्तो यस्तो अब अहिले त सहर भयो महानगरपालिका वडा नम्बर बत्तिस भयो कुनै बेलाको काठ हो त्यही काठमा हुर्केको म हुँ साहित्य लेख्नेलाई एक खालको हेलाको दृष्टिले मेरा केही बालसखाहरूले एक कवि भनेर एक खालको हेपाईको किसिमले मलाई नामले बोलाउँदैनन् अहिले पनि ऊ कवि आयो लेग्रो तानेर लेग्रो त एक कवि आयो भन्ने खालको अहिले पनि छ तर अहिले हेप्न चाहिँ सक्दैनन् हामी जुन पुरानो कविहरूको मान्यता जुन चाहिँ अन्य पाठक या चाहिँ नपाठक भए पनि कवि भनेपछि एउटा झुत्रे एउटा झाम्रे गनाउँदै आउने यताउति गर्दै आउने जुन चाहिँ समाजमा स्थापित थियो कतिपय फिल्म कतिपय टेलिफिल्ममा पनि यस्तै कुरो देखाइदिएर अलिकति बदनाम पनि गरिदिएको छ त्यो होइन भनेपछि सुकिला लगाउनेहरू कवि हुन सक्छ सुकिला लगाउने गाडी चढ्ने पर्फ्युम चाहिँ हालेर हिँड्ने पनि कवि हुन्छ कवि एउटा चाहिँ समाजको जिम्मेवार र चाहिँ उच्च कोटिको प्राणी हो समाजलाई निर्देशित निर्देशित गर्ने समाजलाई केही कुरो देखाउने चेतना जगाउने त एउटा प्राणी हो नि यो सानो प्राणी हो र होइन नि एउटा सृजनामा लागेको हो एउटा यो त आविष्कार हो नि कविता त आविष्कार वैज्ञानिकलाई साहित्यिक वैज्ञानिकलाई यसरी हेर्न कहाँ पाइन्छ अहिले चाहिँ समाजले कम हेप्छ अब हेप्दैन अब भनेपछि प्रगति गरेका छौँ हामी प्रगति गरेका छौँ कोटेश्वरमा कविता लेखेर साहित्य लेखेर बस्नु एउटा ठुलो चुनौती थियो कुनै एउटा पहाड हिमालमा भन्दा मेरो क्षेत्र बडा अप्ठ्यारो क्षेत्र हो यो चाहिँ बडा अप्ठ्यारो ठाउँ हो यो कोटेश्वर भनेको होइन अहिले पछि अरू ठाउँहरू पनि त्यस्ता अप्ठ्यारा होला कतिपय ठाउँमा तर अहिले सञ्चारले यति धेरै चाहिँ पकड जमाएको छ यसको प्रभाव यति चरम छ मान्छेले अब हेप्न सक्दैन हामी हेपिने वर्गका होइनौँ कोटेश्वरमा जन्मनुभएका कवि राजेन्द्र पराजुली कथाकार राजेन्द्र पराजुली पत्रकार राजेन्द्र पराजुली आज हामीसँग हुनुहुन्छ पछिल्लो समय साहित्यिक वृत्तमा चासो राख्ने तपाईँ कोही हुनुहुन्छ भने राजेन्द्र पराजुलीको सत्र कथाहरूको सङ्गालो अघोरी पुस्तक बजारमा आएको छ यो बाहेक उहाँले अरू छवटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ दुई हजार पचास सालदेखि उहाँको पुस्तकहरू प्रकाशित हुने क्रम छ र कथा सङ्ग्रह बढी निस्केका छन् कविता सङ्ग्रह पनि छ उपन्यास पनि प्रकाशित गर्नुभएको छ र पत्रकारितामा कलम चलाउनुहुन्छ आज हामी एकल कविता वाचनमा उहाँसँग कुराकानी गर्दै उहाँका कविता पनि सुन्दैछौँ दाईलाई फेरि एउटा कविता अनुरोध वाचन गर्नलाई अनुरोध गर्छु म अनि हाम्रो कुराकानी फेरि जोडौँला कविता यो कविताको शीर्षक हो महिला हितमा जारी कविता महिला हितमा जारी कविता कविताको शीर्षक कति राम्रो एक हुल अधिकारविहीन महिलाहरूले पुरुष सत्ता र सरकार विरूद्ध नारा जुलुस गरे बालवाटार संसद भवन महिला मन्त्रालय घेरे राष्ट्रपति कार्यालय पुगे विज्ञप्ति निकाले चक्काजाम गरे थाल र नाङ्लो ठटाए सरकारलाई दुत्कारे आन्दोलनकारी तीनै महिलामध्ये केही सांसद भए मन्त्री भए महिला हकितका योजना बनाए सबै क्षेत्रमा एक तिहाई महिला प्रतिनिधित्वको कानून तयार पारे संविधान महिला मैत्री बनाए केही महिला खुशीले उफ्रिए देश विदेश सयर गरे पाँच तारे होटलमा डिनर गरे छड्के तिलहरी लगाए नौगेडी र मंगलसूत्र गलामा भिरे श्रीमानको लामो आयुको कामनामा तीजको व्रत बसे केही महिला सड़कमै बाँकी रहे तिनले फेरि जुलुस निकाले बालटार संसद भवन महिला मन्त्रालय घेरे राष्ट्रपति कार्यालय पुगे विज्ञप्ति निकाले चक्काजाम गरे थाल र नाङ्लो ठटाए सरकारलाई दुत्कारे धन्यवाद कति सजिलो सरल र सामान्य गरी कविताको एउटा तीखो व्यङ्ग्य प्रकट गर्नुभएको छ कवि राजेन्द्र पराजुली हामीसँग हुनुहुन्छ आज कवि कथाकार पत्रकार राजेन्द्र पराजुली हामी उहाँका कविता सुन्दै उहाँका कुराकानी पनि सुन्दैछौँ यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको एकल कविता वाचनमा मसँग पत्रकार साहित्यकर्मी राजेन्द्र पराजुली हुनुहुन्छ साहित्यमा पनि कलम चलाउनुहुन्छ उत्तिकै र पत्रकारितामा पनि उत्तिकै चलाउनुहुन्छ विशेष गरी कथामा उहाँलाई धेरैले चिन्छन् कथाकारको रूपमा हुनुहुन्छ उहाँका प्रकाशित पुस्तकहरूमा विकल्प यात्रा कथा संग्रह दुई हजार पचास भ्रष्ट संवेदना कविता संग्रह दुई हजार छप्पन्न साल जाडोमा भोग कथा संग्रह दुई हजार बैसठी साल अनायिका उपन्यास दुई हजार त्रिसठी साल सपनामा मार्क्स कथा संग्रह दुई हजार अडसठी र शुक्र शास्त्रीको चस्मा कथा संग्रह दुई हजार त्रिहत्तर प्रकाशित पुस्तकहरू हुन् भने दुई हजार पचहत्तर सालमा अघोरी कथा संग्रह प्रकाशित भएको छ सत्रवटा कथा यसमा संग्रहित छन् कवि राजेन्द्र पराजुलीका कविता सुन्दै आज हामी कुराकानी पनि गर्दैछौ राजेन्द्र दाई तपाईँलाई फेरि स्वागत छ धन्यवाद रमाइलो भइरहेछ मलाई यो कोटेश्वरको प्रसङ्ग दुई तिन पटक उठिरहे उठिसकेपछि कति अब यो सहरीकरणले गर्दा काठमाडौँ जतिले चिन्नु भएको छ सबैले अहिले जस्तो छ त्यस्तै मात्र सम्झिनुहुन्छ दाइलाई त आफू हुर्केको धुलो माटो कोटेश्वरको एक एक त्यहाँ धुलो माटो हिलो सिमखेत कहाँ थियो खेत कहाँ थियोदेखि सबै <laughs> कुराहरू थाहा छ कुनै बेलामा चाहिँ हवाईजहाज खस्छ भनेर त्यहाँ कोटेश्वरमा जग्गा नकिन्ने <laughs> मानिसहरू पनि धेरै थिए हवाईजहाज खस्छ धान खान पाइँदैन भन्ने खालको पनि ऊ थियो एयरपोर्ट अर्कै त्यस्तै खालको थियो दाइले थाहा पाउँदाखेरिको एयरपोर्ट कस्तो थियो त्यो एयरपोर्ट एक्सटेन्ड हुने क्रममा थियो मलाई याद भएको दक्षिणतर्फको एयरपोर्टको पुछार त्यो टेकअफ गर्छ प्लेनले दक्षिणतर्फको कुना त्यो कुनाको ठ्याक्कै पिचको छेउमा म जन्मिएको हुँ मेरो घर त्यहाँ थियो त्यो चाहिँ दुई हजार अठाइस सालमा त्यहाँबाट सरकारले अधिग्रहण गरेर एयरपोर्ट विस्तारको क्रममा गर्यो ऊ बेलामा राज्यले रोपनीको दुई हजार रुपियाँमा हामीलाई लखड्दै लखड्दै त्यहाँबाट हामी यता गैरी गाउँतिर आयो त्यहाँबाट पनि लखेट्यो अनि यतापट्टि तिनकुने यो सुविधानगर साइडपट्टि आयो कोही गैरी गाउँ आउनुभयो कोही उतापट्टि फेरि पनि कोही पुरानो सिनामङ्गल कि के भन्छन् त्यतापट्टि त्यो पुरानो सिनामङ्गलतिर पनि कतिपय कोटेश्वरका बासिन्दा स्थानीयहरू जानुभएको छ कतिपय त केही परिवार त कोटेश्वरबाट विस्थापित पनि भइसक्यो होला सरकारको यो चाहिँ एयरपोर्ट एक्सटेन्डको प्रोग्रामका कारण मलाई चाहिँ आफूलाई एक प्रकारले राज्य पीडित भन्न मन लाग्छ राज्यले पटक पटक आफ्नो मनमौजी ढङ्गले मुआब्जा दिएर लखेटिएको परिवारमा पर्छु म मेरो बाबुबाजेले त्यो राम्रै जग्गा जमिन एउटा किसानी गरेर जोडेको रोपनीका रोपनी जग्गा भएको मान्छे अहिले म पाँच छ आनामा खुम्चेको छु यो राज्यकै कारण राज्य पीडित हो अब अहिलेको जस्तो लोकतन्त्र गणतन्त्र भइदिएको भए त राज्यलाई दिन्न भन्न नि पाइने या राज्यलाई यति यति दरमा देऊ भन्न पनि पाइने अवस्था पहिला पञ्चायत कालमा त थिएन सकिएन त्यो त्यो सम्भवै थिएन राज्यले जे गर्छ हस् भनेर दिनु कुनै उपाय थिएन त्यस हामी चाहिँ आज पीडित हौँ अब कोटेश्वरको बयान त कसरी गर्नु मैले केही संस्मरणहरू लेखाएको छु मैले बागमतीको पानी खाएर त्यो पानीमा पौडी खेलेर हुर्केको मान्छे अब म यहीँ आउन खोजेको थिएँ हजुर त्यति बेलाको काठमाडौँलाई प्रतिबिम्बित गर्ने गरी लेख्न सक्ने साहित्यमा कलम चल्ने काठमाडौँकै नारायण ढकाल राजेन्द्र पराजुली अग्रजमा रमेश विकलले पनि लेख्नु लगायत काठको कथा होइन मैले काठको कथाहरू निकै लेखेको छु कोटेश्वरलाई नै सेटिङ बनाएर काठको कथा र मैले केही संस्मरणहरू पनि लेखाएको छु म अहिले संस्मरणहरूमा काम गरिरहेको छु बाल्यवस्थाका संस्मरणहरू अलि बढ बढी आउन् भनेर लेख्ने काम पनि गरिरहेको छु लाग्ला केही समय त्यसपछि म संस्मरणको पनि एउटा पुस्तक निकाल्नुपर्छ मैले काठमाडौँलाई अलिकति बढी ध्यान दिएर भनेर मैले केही बागमती अर्थात् आमा नदी यस्ता खालका संस्मरणहरू आजभन्दा झन्डै पन्ध्र अठार वर्ष अगाडि नै मैले लेखिसकेको छु गरिमा मासिकमा छापिएको छ ती संस्मरणहरू यो काठकोर कस्तो थियो बागमती भन्ने बारे केही संस्मरणहरू मैले लेखिरहेको हुँ अहिले पनि लेख्दैछु कथाहरू चाहिँ कतिको फ्रिक्वेन्टली तपाईँ कथा कथा धेरै भएको हुनाले कतिको फ्रिक्वेन्टली फुराउनुहुन्छ कस्तो बेलामा आउँछ पहिला पहिला कस्तो लाग्थ्यो भने वर्षको दुईवटा कथा लेखेपछि अब पुग्यो अब लेख्नुहुन्न धेरै लेख्नुहुन्न भन्ने मान्यताद्वारा म निर्देशित थिएँ पछि अलिकति बुझ्दै गएपछि जहिले दिमागलाई क्लिक भएको हुन्छ जुन बेला मसँग विषय आएको हुन्छ त्यो बेला लेख्नुपर्छ छाप्नुपर्छ भन्ने केही छैन अहिले पनि म वर्षको बढीमा दुईवटा भन्दा बढी कथा मेरा छापिएका छैनन् कहिले त कुनै साल त छापिएका पनि छैनन् सङ्ग्रहमा अलिकति फ्रेस कथाहरू दिउँ भन्ने लोप पनि बढ्छ कहिलेकाहीँ कहिलेकाहीँ दसैँका अङ्कहरू साहित्यिक हुन्छन् अखबारहरूका म्यागजिनहरूका त्यहाँ रहन पनि सकिँदैन जोगाउनु पनि सकिँदैन त्यसले यो उमेर मेरो कथा छापिएको हिसाबले पैँतिस वर्ष जति लगभग भइसकेका छ मेरो कथा लेखनको साढे तिन दशकमा मैले असीवटा जति कथा लेखेँ होला अब यसलाई फ्रिक्वेन्टली भन्ने कि रेगुलर भन्ने कि अल्छी भन्ने कि के हो अब यो झन्डै साहित्यकारको त मुडमा पनि भर पर्छ मुडै आएको आइ गर्छ कहिले आउँदै आउँदै वास्तवमा वास्तवमा त्यही हो म पनि त्यस्तै हुँ अघि कविताको प्रभावबारे चाहिँ मैले धेरै कुरा गरेँ कथाको प्रभाव पनि सोध्न मन लाग्यो अब कथाको प्रभावमा चाहिँ म कथाबाट असाध्यै पहिलोपटक नै प्रभावित भएको चाहिँ म बिपी कोइरालाबाट बेगरालाको मधेसतिर भन्ने कथा पढेपछि म छटपटिएको छु कत्रो हुनुहुन्थ्यो तपाईँ त्यो बेलामा म बिस वर्ष उन्नाइस वर्ष जतिको उमेरमा थिएँ त्यतिखेर पढेको मैले मधेसतिर कथा त्यसपछि चाहिँ अलि अलि पढ्नलाई अलिकति बढी किताब किनेर पढ्नलाई अलिकति गाह्रै हुन्थ्यो पैसा हुँदैन थियो क्यास त पैसा पनि हुँदैन थियो अलि गाह्रै हुन्थ्यो म अलि चाहिँ निम्न वर्गकै फ्यामिलीबाट हुर्केर आएको मान्छे हुँ किताबै किनिहाल्नलाई अलिक गाह्रै हुन्थ्यो किताब किन्ने भनेको कोर्सको किताब कि स्वस्थानी व्रत कथा कि पिनासको कथा यस्ता किताबहरू घरमा हुन्थे लाइब्रेरीहरूको कन्सेप्ट त्यतिखेर अलि बलियो थियो हाम्रो कोटेश्वरतिर सिनामङ्गलतिर पनि मैले आफैले पनि लाइब्रेरी स्थापना गरेँ देउराली पुस्तकालय भनेर त्यतिखेर मङ्गल पुस्तकालय भन्ने निकै चलेको पुस्तकालय थियो अनि पछि अलि बुझ्ने भएपछि भारतीय पुस्तकालय जान थालेँ अब अङ्ग्रेजी जानिँदैन थियो सिक्नुपर्छ भन्ने लाग्थ्यो र ब्रिटिस काउन्सिलमा भर्ना पनि भइयो कति बुझियो कति बुझिएन अलग कुरा हो म भारतीय लाइब्रेरी चाहिँ अलिक अलिक बढी यो अडचालिस पचास सालतिर चाहिँ अलि बढी जान जान थाल्यो अध्ययन बढ्यो अध्ययन त्यहाँ प्रेमचन्दका कथाहरू शरदचन्दका कथाहरू मन्टोका कथाहरू त्यहाँ चाहिँ अलि बढी पढ्न थालियो नेपालीमा चाहिँ रमेश विकलका कथा नारायण ढकालका कथा बढी पढ्न थालियो मैले बढी चाहिँ बिपीको चाहिँ पाएपछि म छोड्दिनँ थिएँ उहाँका मैले लगभग सबै कथा पढाएको छु पछि हिन्दीमा निस्केका यिनीहरू यिनीहरूबाट चाहिँ नेपालीमा आएको छ कृष्ण प्रकाश श्रेष्ठको ट्रान्सलेसनमा एन्टोन चेखपको रसियन कथा उनीबाट पनि म असाध्यै बढी प्रभावित छु अब राजनीतिक कथाहरू लेखनमा चाहिँ मलाई गाइड भने पनि मानस गुरु भन्न सक्छु म मन्टो सादा हसन मन्टो होइन इन्डिया र पाकिस्तान विभाजन क्रममा उनी पाकिस्तानतिर परे परे उनको कथाबाट अनि प्रेमचन्दका कथाहरू यी सदगति जस्ता कथाहरू अनि मन्टोका खोल्दो भन्ने कथाहरू काली सलवार भन्ने कथाहरू यी आजीवन कहिले बिर्सिने म तिनीहरू सम्झेँ अहिले पनि मेरो शरीरमा रौँ उम्रिन थालेको छ ती कथाहरूको विषय सम्झिरहेको छु अहिले मैले त्यस्ता कथाहरू प्रभाव पारे पार्यो कथाकार बन्ने प्रयासमा लागियो लेख्दैछु प्रयास गर्दैछु मेहनत गर्दैछु त्यस्तो कथा त सम्भवतः नेपालमा लेखेन पनि बाँकी होला मैले लेख्न त अझै मेहनत गर्नलाई बाँकी नै छ यो चाहिँ कथाको भयो अब एउटा मैले कविताको सोधेँ अर्को कथाको तपाईँको फेरि अर्को मुख्य व्यक्तित्व पत्रकारिता त छँदैछ होइन अब यो बिचमा साहित्य त तपाईँलाई स्कुल पढ्दैबाट तेज विनायक स्कुल गोठाटार गान्धी आदर्शमा गान्धी आदर्श स्कुल पढ्नु भएको रहेछ त्यस पछाडि तपाईँलाई प्रभाव पर्दै गयो त्यहाँबाट र साहित्यमा अनि पत्रकारिता कहाँ आएर जोडियो पत्रकारिता चाहिँ म कुनै बेलामा एउटा हाई स्कुल चलाउँथेँ आफै र त्यो हाई स्कुलमा अब पार्टनरसिप अहिले कुरा नमिलेपछि मैले छोडेपछि अब मेरो क्षेत्र के त म अक्षरमा रमाउने मान्छे अब मेरो क्षेत्र पत्रकारिता नै हो भनेर म फुल टाइम पत्रकारितामा होमिएको हुँ यसको अर्थ म पत्रकारिता पहिला पनि गर्थेँ अडचालिस पचास सालतिर पनि म सिक्थेँ र पत्रकारितामा मलाई रुचि चाहिँ पहिलेदेखि नै रहेछ मैले आफैले थाहा पाइनँ र त्यो रुचिलाई सफलीभूत गराउन र चाहिँ त्यसलाई चाहिँ जीवनमै लागू गर्नको लागि चाहिँ अर्को दस वर्ष अलि मैले ढिला गरेँ त्यो ढिलाइले केही घाटा त भएको छ मलाई एउटा सम्झना छ पत्रकारिता पनि निकै ठुलो क्षेत्र हो यो पनि बडा राम्रो रमाइलो र ठुलो मान्छे बन्ने क्षेत्र हो असल मान्छे बन्ने क्षेत्र हो भन्ने लाग्थ्यो र म त्यतिखेर पत्रकारिता सिक्नको लागि दिनमा कम्तीमा दुईवटा तिनवटा समाचार चाहिँ म गोर्खापत्रबाट सार्थेँ समाचार कसरी लेख्ने रहेछ किनकि म पत्रकारितामा त्यसै हाम फाले मैले कुनै पत्रकारिता पढाए पनि होइन मैले एक दिनको ट्रेनिङ पनि ल्याएको छैन पछि केही अवसरहरू पाइयो तालिमहरू दुई चार दिने सात दिने तालिममा बस्न पाइयो पत्रकार भइसकेपछिको कुरो पत्रकारितामा त म त्यत्तिकै आम फालेको हुँ मलाई पत्रकारितामा लाग्नेलाई त गोर्खापत्रका समाचारहरू कसरी लेखिँदो रहेछ समाचार लिड भनेको के रहेछ हेडिङ कसरी राख्दा रहेछन् भनेर सिक्नको लागि दिनको तिनवटा चारवटा समाचार मैले झन्डै झन्डै दुई वर्ष अढाई वर्ष म गोर्खापत्रको समाचार सार्थेँ है पानाहरू भर्थेँ त्यसले धेरै कुरा फाइदा भयो एउटा रसदीर्घ पनि सिक्न पाइयो अर्को अक्षर राम्रो पनि हुने र समाचार कसरी लेख्ने रहेछ भन्ने कुरो पनि सिक्नको लागि मेरो गुरु गोर्खापत्र एकदमै पत्रकारितामा रुचि भएको पढ्न नपाइरहेको मान्छेलाई त यो ज्ञान पनि भयो सुन्दाखेरि हजुर त्यसरी <laughs> सार्दै गोर्खापत्र दुई चाहिँ बस्नुभयो दुई अढाई वर्ष मैले गोर्खापत्रको हरेक दिन फाइदा त लिड बडी टेक्स्ट पनि बुझियो बुझियो त्यस पछाडि रसदीर्घ पनि शुद्ध भयो पाइयो अनि ज्ञान बढ्दै पनि गयो अब गोर्खापत्रमा चाहिँ अहिले हामी चाहिँ इन्भर्टेड पिरामिड भन्छौँ समाचारमा निजी क्षेत्रको समाचारमा गोर्खापत्रमा चाहिँ त्यस्तो हुन्न त्यहाँ चाहिँ हायरार्की अनुसार समाचार लेखिन्छ प्रधानमन्त्रीले बोल्या पहिला उप प्रधानमन्त्रीले बोल्या पछि अब अहिले त निजी सञ्चार गृहले त मुख्य कुरो के हो त्यो विषयलाई महत्त्व दिएर लिड त्यसलाई बनाउँछ पहिला पहिला गोर्खापत्रमा चाहिँ लिड चाहिँ कसले बोल्यो पहिला कुरो ठुलो मान्छेको हो त्योद्वारा लिड तानिन्थ्यो अहिले अलिक फरक छ होइन हामी अलिकति इन्भर्टेड पिरामिडको शैली अप्नाउँछौँ अहिले पत्रकारितामा रुचि चाहिँ जगाएको गोर्खापत्रले हो केही चिनेका सिनियर दाईहरू पत्रकारितामा हुनुहुन्थ्यो तर मैले मेरो पत्रकारिताको बाटो म आफै खोजेको हुँ अलिकति प्रेरणा चाहिँ मलाई हरि अधिकारीले दिनुभएको पत्रकारिता गर्नुपर्छ तपाईँले उहाँले भन्नुभएको हो मलाई हामी कवि कथाकार पत्रकार राजेन्द्र पराजुलीसँग छौँ आज एकल कविता वाचन सुन्दै हुनुहुन्छ तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ यो कार्यक्रम प्रसारण भइरहेको छ अब म फेरि एउटा कविता तपाईँलाई वाचन गर्न अनुरोध गर्छु मलाई कुरा गर्न त अझै कति विषयहरू छन् तर एउटा कविता पढेपछि अनि हामी कुरा गर्छौँ आजको कार्यक्रमको लागि मैले ल्याएको यसलाई अन्तिम कविता भन्न रुचाउँछु यो कविता चाहिँ मैले दुई हजार अन्ठाउन्न सालमा लेखेको हुँ र कविता सन्दर्भवश देशान्तर साप्ताहिकका साथी प्रधान सम्पादक कवीर राणाले मैले एउटा वाचन गरिरहेको ठाउँमा उहाँले सुन्नुभएछ यो कविता म छाप्छु भनेर उहाँले थोतेर लिएर जानुभयो देशान्तर साप्ताहिकमा छापियो त्यसपछि यो कविता नागरिकमा पनि छापियो यसको अङ्ग्रेजीमा ट्रान्सलेसन पनि भयो साथै छोटो छ यो कविता अलि पुरानो कविता भनौँ न यसको शीर्षक धुवादेश धुवादेश धुवाँलाई मैले बिम्ब बनाएको छु पाठकहरूले आफै बुझिहाल्नुहुन्छ धुवादेश मैले खाएको अन्तिम चुरोटको अन्तिम सर्कोको धुवामा मेरो देशको नक्सा बनेको छ नक्सा खुम्चिएर कहिले भुटान बन्छ कहिले सिक्किम बन्छ नक्सा फैलिएर कहिले अमेरिका बन्छ कहिले भारत बन्छ धुवा नहो कहिले गधा बन्छ कहिले उट बन्छ केही बेरमै धुवा आकारहीन हुँदै अदृश्य बन्दै बिलायो कि मेरो देश यही धुवा हो धन्यवाद जिउ त जुरुक्कै बनाइदिनु हो छोटो जस्तो दोहोऱ्याएर पढ्दा के बिग्रेला त एकचोटि यो किनभने रेडियोमा त फुत्ता बोल्यो गइ गइ नै सक्छ एकदम छोटो छोटो कविता छ यो धुवा देश मैले खाएको अन्तिम चुरोटको अन्तिम सर्कोको धुवामा मेरो देशको नक्सा बनेको छ नक्सा खुम्चिएर कहिले भुटान बन्छ कहिले सिक्किम बन्छ नक्सा फैलिएर कहिले अमेरिका बन्छ कहिले भारत बन्छ धुवा नहो कहिले गधा बन्छ कहिले ऊट बन्छ केही बेरमै धुवा आकारहीन हुँदै अदृश्य बन्दै बिलायो के मेरो देश यही धुवा हो बडा मिठो मिठो कविता हामीले सुन्यौँ प्रवीणजी मुसुक हाँस्दै हुनुहुन्छ हाम्रो यो यो कविताले गर्दा अहिले अब हामी अन्त्य अन्त्यतिर नै छौँ मलाई अझै पनि केही कुराहरू सोध्न मन छ तपाईँका समकालीन कवि साथीहरूका नाम हामीले छलफल गरेनौँ है अब सिकेको बुझ्यौँ पछिल्लो पुस्ताको पनि कुरा गऱ्यौँ तपाईँकै पुस्तामा चाहिँ कार्यक्रम साहित्य कार्यक्रमहरू कतिका हुने को को समकालीन साथीहरू हुनुहुन्थ्यो कहाँ कहाँ कार्यक्रमहरू हुन्थे र तपाईँहरूको कलम निखार्नलाई केले सजिलो गर्थ्यो जस्ता कुरा सोध्न मन लाग्यो केही एउटा समय थियो पचासको दशकमा चाहिँ मेरो घरमा निकै जमघटहरू भइरहन्थ्यो मेरो अलि पायक पर्ने घर मूलपानीका नारायण ढकालदेखि लिएर कलङ्कीतिर थनकोटतिर कोठामा बस्ने श्यामलदेखि लिएर राजकुमार केसी ललिजन रावल रवि प्राञ्जल विप्लव ढकाल यिनीहरू यिनीहरू साथीभाइहरूको जमघट हुन्थ्यो र हामी हामीले लेखेका कुराहरू सुनाउँथ्यौँ तर त्यो क्रम धेरै लामोसम्म चाहिँ हामीले चलाउन सकिएन दुई चार वर्ष चल्यो त्यो के मन्थली हुन्थ्यो मन्थली होइन त्यो त्यस्तो अनियतकालीन भनौँ त्यसलाई मन्थली होइन बाई मन्थली पनि होइन चाहिँ क्वार्टरली पनि होइन कहिले सात दिनमै पनि हुन्थ्यो कहिले चाहिँ छ महिनामा पनि हुँदैन थियो तर त्यसको जमघट चाहिँ मैले गर्थेँ प्राय अरू केही साथीहरूले पनि पछि गर्नुभयो हामी चाहिँ कविताका बारेमा कथाका बारेमा असाध्यै छलफल गर्थ्यौँ त्यहाँ केही आठ दसजना साथीहरू आउनुहुन्थ्यो अग्रज पनि आउनुहुन्थ्यो त्यो कार्यक्रमले चाहिँ सबैभन्दा बढी फाइदा महिला भएको थियो किनकि म मेरो घरमा आउँथेँ मेरा कुराहरू सुनाउन पाउँथेँ मैले प्रश्न सुन्न पाउँथेँ कस्तो भयो कथा यसलाई के गर्नुपर्छ यो कविता कस्तो भयो भनेर म सोध्न बढी पाउँथेँ हामी सुनाउने काम गर्थ्यौँ र म आफै चाहिँ साहित्यिक पत्रकारिता धेरै गरेको त्यस कारणले साहित्यिक कार्यक्रममा पनि म आफैले पनि धेरै अर्गनाइज पनि गरेँ केही नयाँ पुस्ताका र क्षमता भएका कविहरूलाई ठाउँ दिने काम पनि मैले गरेको हुँ मेरो पुस्तामा चाहिँ मैले रेगुलर पढ्ने म श्रवणका कविता पनि मलाई मनपर्छन् विप्लव ढकालका कविता मनपर्छन् विप्लव प्रतीकका कविता मनपर्छन् मलाई दुई चार वर्ष जुनियर होलान् तर मेला समकालीन हुन् रमेश क्षितिजका कविताहरू मलाई मनपर्छन् यिनै साथीहरूका कविताहरू अहिले आए पनि म नछोडिकन पढ्छु र अब नयाँ पुस्तामा थुप्रै आएका छन् अब रावत भन्ने भाइ छ स्वप्निल स्मृति भन्ने भाइ छ प्रकाश चाहिँ गुरागाई भन्ने भाइ छ यस्ता धेरै छन् प्रकाश थाम्सुवाङ भन्ने छ अर्को प्रकाश आनन्देम्बे भन्ने भाइ छ यी साथीभाइहरूको अब जिल्लाका उता मोरङतिर चाहिँ अहिले राजनीति गर्छिन् तारा पराजुली सीमा आवासहरू अब मैले अहिले नाम छुटाएँ भने माफ गर्नु होला सरिता तिवारी चितवनकी भूपिनका कविताहरू यी सरस्वती प्रतीक्षाका कविताहरू यी धेरै यति धेरै नयाँ साथीभाइहरू आएका छन् मेरा चाहिँ पछिल्ला पुस्ताका मभन्दा बाह्र पन्ध्र वर्ष बिस वर्षपछिका अभयश्रेष्ठका कविता उनका कथा पनि बडा राम्रा लाग्छन् मलाई आशा गर्ने ठाउँ थुप्रै छ यद्यपि अहिले पनि हामीले कुरा गरौँ बढी आक्रोश छ आक्रोश हुनु स्वाभाविक छ राजनीतिक परिवर्तनले पनि केही नपाएको भुइँ मान्छेले केही पनि नपाएको अवस्थामा लेखकले त त्यो त्यो अवस्थालाई व्यङ्ग त गर्छ गर्छ त्यो व्यङ्ग गर्ने क्रममा आक्रोश त हुन्छ हुन्छ तर म अनुरोध के गर्छु मेरो साथीभाइहरूलाई भने त्यो आक्रोशलाई कायम राख्नुहोस् तर अलिकति कलात्मकतातिर अझै बढी ध्यान दिनुहोस् नेपाली कविता नेपाली साहित्य नेपाली कथा राम्रो हुन्छ राम्रो हुनको लागि काम चाहिँ गर्न बाँकी छ है कति राम्रो नयाँ पुस्तालाई पनि तपाईँको केही सुझाव किन तपाईँले यति तिन चार दशक नै यसमा बिताइसक्नुभयो है सदाबार हुनुहुन्छ तपाईँभन्दा अगाडिको पुस्तादेखि पछाडिको पुस्तासम्म कति सङ्गतमा पनि नामै कति सम्झिनु भयो अहिले हजुर सङ्गतमा हुनुहुन्छ विभिन्न समाचार डेस्कहरूमा काम गर्नुभएको छ यतिको संस्थाहरूमा तपाईँलाई धेरै अनुभव भइसकेको छ हाम्रो साहित्यलाई हामीले एकदमै राम्रो बनाएर अझ उचाइ बढाउनको लागि हामीले गर्न सक्ने एकदम टु दि पोइन्ट एउटा दुईवटा केही सुझावहरू छन् केही तपाईँलाई लागेको विचारहरू यसो गरौँ न यसो गर्न पाए हुन्थ्यो जस्तो साहित्यले पछिल्लो समय साहित्य बडा सचेत ढङ्गले आइरहेछ धेरै सचेत हुँदा पनि साहित्यको मर्म कतै मर्छ कि भन्ने जस्तो पनि लाग्छ जस्तो मैले कथा सुरुमा लेख्दाखेरि पाँच सात सय वर्डको हुन्छ त्यो म जथाभावी लेखिरहेको हुन्छु एउटा कुरोले क्लिक गर्छ त्यही त्यही क्लिक गरेको कुरोमा लेखिरहेको हुन्छु त्यसपछि म सोच्न थाल्छु मैले लेखेको चिजले महिलामाथि केही चाहिँ नचाहिँदो शब्द बोल्छ कि होइन मेरा दलित दाजुभाइमाथि जनजाति दाजुभाइमाथि मैले अपमान पो गर्छु कि म बढी सचेत भएर त्यसलाई एडिट गर्दै जान्छु म आफ्नो चिज कवितै होस् कथा नै होस् म कम्तीमा पनि दसचोटि रिराइट गर्छु सो सम्पादन गर्छु सकेसम्म केही साथीहरूलाई देखाउँछु पनि होइन मैले अघि एउटा नाम चटक्कै बिर्सेँ मैले कथा मलाई नयनराज पाण्डेको र महेश विक्रम शाहको कथा सधैँ मनपर्छ उनीहरूसँग चाहिँ कम्तीमा नयनसँग हाम्रो देखाउने पाण्डुलिपि देखाउने चलन पनि थियो केही समय अघिसम्म म त अहिले पनि देखाउँछु उसँग उनीहरूको कुराहरू पनि छन् अनि साहित्यले अब अलिकति अनुसन्धान अलिकति बढी अध्ययन र जो जो हामीले भुइँ मान्छेको कथा लेखिरहेछौँ सोसियल रियालिजम भनिरहेछौँ म्याजिकल रियालिजम पनि भइ नै रहेछ हामीले भुइँ मान्छेको कथा लेखिरहेछौँ कविता लेखिरहेछौँ भने एकचोटि भुइँमा चाहिँ लेखकले लिएर लडीबुडी चाहिँ गर्नुपर्छ होइन भनेदेखि बार्दलीमा बसेर त्यो सडकको कुराहरू लेख्दाखेरि त्यो अलिकति बनावटी फिल आउँदैन फिल आउँदैन फिल आउनको लागि हामी जसको कथा लेख्छौँ त्यसलाई केही केही उपन्यासहरू केही कथाहरू अहिले विवादित भएको कारण पनि त्यही नै हो हामीले सापटी इन्फर्मेसनमा उपन्यासहरू लेख्यौँ सापटी इन्फर्मेसनमा कथाहरू लेख्यौँ सापटी इन्फर्मेसनमा हामीले कविताहरू लेख्न खोज्यौँ त्यो होइन हामीले कम्तीमा पनि त्यो मान्छेसँग केही क्षण सङ्गत गरेर त्यो ठाउँमा केही क्षण बसेर मैले मधेसको कथामा काठमाडौँको मान्छे मैले मधेसको कथा धेरै लेखाएको छु होइन त अहिले ती कथाहरू हेर्दाखेरि मेरो अनुसन्धान र अध्ययन अलिक कम भएको हो कि जस्तो मलाई फिल हुन्छ मैले अझै न्याय गर्न सक्थेँ त्यसमा मैले समय नदिएको अझै मलाई लाग्छ होइन जस्तो मैले मधेसका कथा लेख्दाखेरि एउटा मुसारको कथा लेखेको छु मैले मेरो अघिल्लो सङ्ग्रहमा छ माई म अहिले जन्मन चाहन्न मुसार बस्तीमा गएर म बसेको दुई चार दिन त्यहाँ गएर सङ्गत गर्ने प्रयास पनि गरेँ तर पुगेन त्यो कथा अझै राम्रो हुन्थ्यो अझै माझ्नु पर्थ्यो भन्ने लाग्छ मलाई अब हामी अन्त्यतिर छौँ आज कवि कथा अध्ययन पनि गर्नुपर्छ नेपाली साहित्यकारहरूले अध्ययन पनि गर्नुपर्छ होइन अध्ययन गर्ने पुस्ता छ निकै पढ्ने पुस्ता छ अध्ययन अनुसन्धान भ्रमण यिनै कुराहरूले साहित्यलाई परिपक्व र बलियो बनाउने हो कवि कथाकार पत्रकार राजेन्द्र पयाजुलीसँग छौँ उहाँको पछिल्लो कथा संग्रह सत्रवटा कथाहरूको सङ्गालो अघोरी कथा संग्रह बजारमा छ र योभन्दा अगाडि उहाँका प्रकाशित पुस्तकहरू विकल्प यात्रा भ्रष्ट संवेदना जाडोमा भोक अनायिका सपनामा मार्क्स शुक्रराज शास्त्रीको चस्मा लगायतका पुस्तकहरू बजारमा छन् अर्को पुस्तक कुनै आउँदैछ कि नजिकै म संस्मरणको तयारीमा छु हल्का फुटकर कथाहरू पनि लामो समय जाँदैन त्यो छिटै होइन छिटै त म काम गरिरहेको छु <laughs> त्यसमा काम गरिरहेको छु हस् हामी अन्त्यतिर छौँ दाइ तपाईँलाई यो कुराकानी सुनिसकेपछि कसैले कतिले चिन्नु भएको थिएन होला कतिले ओहो धेरै दिन भयो भेट्न भएको सम्पर्क गरौँ भन्नु होला सम्पर्क गर्नलाई तपाईँको नम्बर दिन सकिन्छ मजाले सकिन्छ म एउटा सामान्य र मैले एउटा हालेख पनि लेखेको थिएँ कान्तिपुरमा पाँच सात वर्ष अघि म एउटा औषध लेखक शीर्षकमा छापिएको छ त्यो मैले आफूलाई औषधताबाट बढाउनका लागि मेहनत गरिरहेको छु त्यो मेहनत तपाईँहरूलाई कस्तो लाग्छ त्यो पत्ता लाउने भनेको मेरा रचनाहरू पढेरै हो भर्खरै पाँच छ महिना अगाडि मेरो अगोरी कथा सङ्ग्रह निस्केको छ त्योभन्दा अगाडि शुक्रा शास्त्रीको चस्मा कथा सङ्ग्रह नै थियो मेरो पाँचौँ कथा सङ्ग्रह हो म कथामा अलि बढी लागिरहेको छु तपाईँहरूलाई मेरो चाहिँ लेखनी कस्तो लाग्छ मलाई सिधै सम्पर्क गरेर भन्न सक्नुहुन्छ म मेरो मोबाइल नम्बर दिनलाई मलाई निर्धक्क म दिन्छु अन्ठानब्बे पाँच दस छयत्तर दुई सय छैसठी nine eight five one zero seven six two six six सजिलो नम्बर पनि रहेछ हस् हाम्रो कार्यक्रममा आउनुभयो कविताका कुरा गरियो कथाका पत्रकारिताका धेरै कुरा भयो अझै पनि कुरा त अर्को एक श्रृङ्खला नपुग्ने गरी छ म छिट्टै अर्को <laughs> कार्यक्रममा कुनै बेलामा फेरि दाईलाई निम्ता गर्छु आजको एकल कविता वाचनबाट यहाँ आउनुभएकोमा हार्दिक धन्यवाद मलाई यसरी मौका मेरा कुराहरू मेरा पाठकसम्म श्रोतासम्म पुग्नलाई यो मौका दिएकोमा विशेष गरी उज्यालो र मेरा प्रिय साथीभाइ अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँहरूलाई नमस्कार भन्न चाहन्छु कवि कथाकार पत्रकार राजेन्द्र पराजुलीसँगै आजको एकल कविता वाचनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे विदा हुन्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन